नजिकको केन्द्रमा लगी भिटामिन ए क्याप्सुल र जुकाको औषधि अवश्य खुवाऊ याद राखौ भिटामिन ए र जुकाको औषधि खुवाउने दिन यही कार्तिक दुई र तिन गते यदि तपाईँको बालबालिका छ महिना पुरा भएको छ भने भिटामिन ए क्याप्सुल अवश्य खुवाउनुहोला स्वास्थ्य मन्त्रालय ओहो नमस्कार बाउजू ओहो नमस्कार स्वयंसेविका नानी केही काम कि आइथ्या कि ए अरू त केही काम नै हो रे बाउजू यो बाल भिटा दिउ कि भणी बर आया हुँ यो बाल भिटा भण्या के हो नानी बाल भिटा पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्त्वको मिश्रण हो यो नाना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो यो बच्चानको खानाइनु मिसैबाट खुवाउनु बाल भिटा छ महिना पुरा भएपछि दुई वर्षसम्मका बच्चालाई खुवाउनु पढन्छ ए खुबै निकै कुराले अर्यातमले त यहीका फाइदा के हुनान् भए बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्त्वको कम हुन बटाइलै जोगाउँछ बाल भिटा खुवाए पछा बच्चा चलाख दडो रे फुर्ती फार्ती भएका हुनान् बाल भिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाइ रोग लागन्छ यहीलाई कसरी खुवाउनु बढान्छ बच्चाले खाने चार समूहका खानेकुरा मिसैबर बनाएको बाकलो जाउलो निकेरी मिस्याएको खानु लिटो जस्ता नरम खानेकुरा हामी मिस्याइभर खुवाउनु पढन्छ एक बर खानेकुरा खुन्ज्या एक पाकेट बालभिटा पुरै मिसाइबाट खुवाउनु पढन्छ हो भाउजू एक कुरा निकै बुझ बालभिटा खानाइनु मिसाए भने तमले त्यो आधा घन्टाभित्रै सबै खुवाइसक्नु पढन्छ बालभिटा समुदाय प्रवर्धन कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सीमावर्ती भारतको खोतिलको पहिरो महाकाली महाकाली नदी को अहिले पनि खसिरहेको छ महाकालीको पानी अवरुद्ध भए पनि पानी निकास भएकाले सदरमुकाम भने सुरक्षित रहेको छ पहिरो नदी किनार भएर मध्यभागसम्म पुगेको भए पनि पानीले सहज निकास पाएकोले सदर सदरमुकामलाई तत्काल कुनै खतरा नभएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनु भएको छ खोतिलको पहिरोले नदीको पानीलाई नेपालतिर धकेलेको भए पनि अस्थायी रूपमा राखिएको ग्याबिन र सो क्षेत्रको बाटो समेत सुरक्षित भएकाले तत्काल कुनै खतरा नभएको उहाँ उहाँले बताउनु भएको छ बिहान दिउँसो र बेलुका समेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी जोशीले पहिरोले नदीको पानी पूर्ण अवरूद्ध भयो भने खतरा उत्पन्न हुन सक्ने र त्यसका लागि सीमावर्ती बस्तीहरूमा सतर्कता अप्नाउन आग्रह समेत गरिने बताउनु भएको छ नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुलमलले हिजो राति पहिरो को निरन्तर अनुगमन गरिरहेको कुलमपति अच्युत घिमिरेले बताउनु भएको छ तत्काल सदरमुकामलाई कुनै खतरा नभए पनि पहिले पार्टी भए पनि भएर नदी थुनिएको थुनियो भने समस्या हुन सक्ने उहाँले बताउनु भएको छ सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी गरिरहेको उहाँले बताउनु भएको छ कञ्चनपुरका बासिन्दाले दोधरा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झुलङ्गी झोलङ्गी पुल बन्द गर्ने चेतावनी दिएका छन् लामो समयदेखि जीर्ण बनेको झोलङ्गी पुलको मर्म सम्भार गर्न सम्बन्धित निकायले व्यवस्था गरेको भन्दै स्थानीयले पुल नै बन्द गर्ने चेतावनी दिएका हुन् यो झोलङ्गी पुल एसियाकै दोस्रो लामो झोलङ्गी पुल हो जीर्ण बनेको पुलमा आवत जावत गर्न समस्या भएको स्थानीयको गुनासो छ स्थानीय युवाहरूले पुलको निरीक्षण गर्दै सम्बन्धित निकायलाई चाँडो मर्मत गर्न आग्रह गरेका छन् सुदूरपश्चिमको पर्यटकीय गन्तव्य समेत रहेको यो पुलको मर्मत हुन नसक्दा महाकाली पारीको भनेर चिनिने दोधरा चाँदनी नगरपालिकाका बासिन्दा निराश भएका छन् डडेलधुराको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाविसका विभिन्न गाउँहरूमा घरपालुवा पशु चौपायहरूमा अज्ञात रोग देखिएको छ गाविसको वडा नम्बर छको भन्देगाडा मेलगाजा र भाडी गाउँमा किसानहरूले पालेका पशु चौपायमा अज्ञात रोग देखिएको हो गाई गोरुहरूमा देखिएको उक्त रोगले पशुहरू मर्न थालेपछि स्थानीयहरू चिन्तित भएका छन् पशुहरूबाट पशुहरूमा मुखबाट रियाल फाल्ने आँखा रातो हुने र मानिसलाई हान्न खोज्ने लगायतका लक्षण देखिएको तीन चार दिनमै पशु मर्ने गरेको स्थानीयवासी तथा शिक्षक इन्द्र साउदले रेडियो युनिटलाई जानकारी दिनु भएको छ केही दिन अघि मात्रै उक्त अज्ञात रोगले छवटा पशुहरू मरेको उहाँले बताउनु भएको छ उक्त रोगबाट भान्दे गाडामा दुई मेलगाजामा दुई र फाडीमा दुई गरी छ पशुहरू मरेका छन् यता दशैं विधामा गएका जिल्ला पशु सेवा कार्यालयका कर्मचारी भने हालसम्म पनि कार्यालयमा उपस्थित नहुँदा रोगको पहिचानका लागि कार्यालयलाई आग्रह गर्न नपाएको स्थानीयले गुनासो गरेका छन् पहिलेदेखि नै पशुपालन हुने डडेलधुवाको ग्राम गाविसमा आजभोलि व्यावसायिक दुध उत्पादन बढेको छ दुध उत्पादनले रुवाखोला भाषीको जीवनस्तरमा परिवर्तन ल्याएको छ असी ग्राम गाविस वडा नम्बर एकका बासिन्दाको मूल आमदानीको स्रोत भैँसीको दुध बनेको छ भैँसीको दुधले गाउँको जीवनस्तरमा परिवर्तन आएको छ स्थानीय कृषक हरिबहादुर देवालले भने दुध बेचेरै धेरैले खेत जोडेका छन् सहरतिर केटाकेटी पढाउन सकेका छन् र घरका आवश्यकता सबै दुधबाटै भएको आमदानीले पूरा भएको छ रुवाखोलामा एक घर एक भैँसी छ उनले भैँसी पालक किसानले भीमदत्त राजमार्गको साउखर्कमा खर्कमा दुध बेच्ने गरेको बताए भीमदत्त राजमार्गको साउखर्क खर्क खिरले प्रसिद्धि पाएको छ उनले भने गाउँको जति पनि दुध यहाँ खपत भइहाल्छ उनले खिर बनाएर बेच्नेले स्थानीयबाटै दुध लिने गरेको बताएका छन् उनका अनुसार केही भैँसी पालक किसानले आफैले खिर बनाएर बेच्ने गरेको बताए खिरका लागि राजमार्गमा गुड्ने सवारीका यात्री साउखर्कमा नरोकिने कमै हुन् हुन्छन् तीस वर्षदेखि खिर बेच्दै आएका देउबाले भने यात्रुले खिर खाइदिनाले गाउँको भैँसी पालन व्यवसाय पनि फस्टाएको हो उनी आफूले पालेको दुईवटा भैँसीको दुधबाटै खिर बनाएर बेच्ने गरेको बताए अर्का किसान नरबहादुर देउबाले भैँसी स्थानीय गड्डी जातकै भएको बताए यो रैथाने जात नै हो उनले भने एक भैँसीबाट दिनमा दसदेखि पन्ध्र लिटर दुध पाइन्छ उनले दुईटासम्म भैँसी पाल्नेले औसतमा महिनामा तीस पैँतिस हजारको आमदानी गरिरहेको बताए उनका अनुसार राजमार्ग खुल्नुभन्दा पहिले साउखर्कमा रुवाखोलाका बासिन्दाको गोठ हुन्थ्यो गाई भैँसी गोरु चराउनका लागि यस क्षेत्रमा गोठ थापिन्थ्यो उनले भने जाडो सुरु भएपछि हिउँद तलतिर गाउँमा जान्थ्यौँ उनले दुई हजार पैँचालिस सालतिर रुवाखोलामा ठुलो बाढी आएको बताए धेरैको घरखेत बगायो पीडितहरूले त्यति बेला कुनै राहत पाएनन् घरखेत बगाएपछि केही परिवारको साउखर्कमै बास भयो उनले भने त्यही समयमा सडक खनिन लाग्यो रोडमा काम गर्नेलाई खिर बनाएर बेच्न थाल्यौँ उनले राजमार्ग कालोपत्री भएपछि साउखर्कले खिरले प्रसिद्ध पाएको बताए के खाउँ के लाउँको अवस्थामा रहेका बाढी पीडित सबैको अहिले घरखेत छ उनले भने यो भैँसीले गरे गरेको उन्नति हो कतिले त सदरमुकाम र तराईका जिल्लामा समेत बिल्डिङ खडा गरेका छन् उनले भनेका छन् रुवा खोलाको भैँसी पालनतर्फको आकर्षणलाई देखेर जिल्ला पशु सेवा कार्यालयबाट समेत किसानलाई सहयोग प्राप्त छ उनका अनुसार जिल्ला पशु सेवा कार्यालयले प्राविधिक घाँसको बिउ गोठ सुधार र भैँसी बिमा लगायतमा सहयोग गर्दै आएको छ पछिल्लो समय विदेशी डलरमा बेचिन लागेको हिन्दू धर्म जगेन्नका लागि धर्म परिवर्तनको विरुद्धमा हिन्दू जागरण युवा संघ क्रियाशील बनेको छ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्ध महाअभियान अन्तर्गत हिन्दू जागरण युवा संघ नेपाल बैतडीमा पनि गठन भएको छ धर्म संस्कृति रीतिरिवाज र गरीब नेपालीहरूलाई डलरको प्रलोभन देखाई धर्म परिवर्तन गर्न लगाउने विरुद्ध संघर्ष गर्ने उद्देश्यले अर्जुन चन्दको अध्यक्षतामा एकतीस सदस्यीय समिति समेत गठन गरेको नवगठित समितिका सचिव राजेन्द्र विष्टले बताएका रहेका छन् चन्द अध्यक्ष रहेको समितिको उपाध्यक्षमा करण विष्ट सह उपाध्यक्षमा किरण महरा महासचिवमा राजेन्द्र बहादुर विष्ट सचिवमा राजेन्द्र विष्ट सहसचिवमा चन्द्र ओझा रहेका छन् समितिले आफ्नो सनातन धर्म संरक्षणमा लाग्न सबै युवा बुद्धिजीवी एवं सबै हिन्दू धर्मावलम्बीहरूमा अनुरोध समेत गरेको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ अञ्चल अस्पतालमा प्रयोगशाला सेवा लिन बिरामीलाई निकै सास्ती डडेलधुरामा पन्ध्र प्रतिशत भन्दा बढीले मकै उत्पादनमा वृद्धि बझाङमा मदिरा निषेधित क्षेत्रभित्र प्रवेश गरेका तीनजना पक्राउ कैलालीमा चोरीको आरोपमा प्रहरीद्वारा पाँच बालक पक्राउ लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला बाल विवाह के हो त विवाह गर्दा महिला र पुरुष दुवैको उमेर बिस वर्ष नपुगी गरिने विवाह नै बाल विवाह हो बाल विवाहका परिणामहरू के के हुन् त विद्यालय शिक्षाबाट वञ्चित तथा यौन दुर्व्यवहार र जबरजस्ती शारीरिक सम्पर्क करणी जस्ता जोखिमको शिकार बन्नु गरिबी आवासविहीन र तिरस्कृत भएर जीवन बिताउनु यौन शिक्षा तथा प्रजनन स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुनु अनिश्चित र कम उमेरमा नै गर्व बोक्ने खतरा निम्त्याउनु मातृ मृत्यु र अपाङ्गताको खतरा लगायत पाठेघर खस्ने यौन जन्य संक्रमणहरू हुन सक्ने र प्रसव अवस्थाको फिस्टुलाको जोखिमता हुनु जोखिम पूर्ण गर्भावस्था हुन सक्ने कम तौलको बच्चा जन्मिने र बच्चा र आमा दुवैको मृत्यु हुन सक्ने र बढी सन्तान हुने तथा सामाजिक सवालहरूमा सहभागी हुन नपाउने अनि यस सम्बन्धमा कानुनले के भन्छ त बिस वर्ष उमेर नपुगेका केटा वा केटीको विवाह गरे गराएको रहेछ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 खुवाउन लगाउनु है <laughs> तपाईँले सही भन्नुभयो आमा बच्चा जन्मेको एक घन्टाभित्रमा आमाको दुध खुवाउनु पर्छ तपाईँ ढुक्क हुनुहोस् तपाईँकी नातिनीलाई हामी आमाको दुध खुवाइहाल्छौ बेगौती दुध पहिलो खोप सराह हुने हुनाले शिशु जन्मने बित्तिकै एक भित्र जति सक्दो चाँडो आमाको बाक्लो पहेँलो दुध चुसाउनु पर्छ शिशु जन्मेको एक भित्र नै आमाको दुध खुवाऊ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ पहिरोको कारण जोखिम बढेको दार्चुला सदरमुकाम खतरामुक्त खतरा जुनसुकै बेला उत्पन्न हुन सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह एसियाकै दोस्रो लामो महाकाली नदीको झोलङ्गे पुल बन्द गर्ने चेतावनी जीर्ण बनेको पुल चाँडो मर्मत गर्न स्थानीयको आग्रह डडेलधुराको आलितालका विभिन्न गाउँमा पशु चौपायाहरूमा अज्ञात रोग अस्सी ग्राम गाविसमा दुध उत्पादन उत्पादन वृद्धि रुवाखोलामा एक घर एक भैँसी लगायतका समाचार अब बाँकी प्रसङ्ग सुदूरपश्चिमको सबैभन्दा सुविधा सम्पन्न भनिँदै आएको धनगढी स्थित सेती अञ्चल अस्पतालमा अझै पनि बिरामीहरूले सहजै उपचार सेवा पाउन सक्ने स्थिति बनिसकेको छैन अस्पतालको अठार नम्बर वार्डमा रहेको प्रयोगशालाबाटै पनि बिरामीहरूले सहजै सेवा लिन सकिरहेका छैनन् प्रयोगशालामा सेवा लिन बिरामीहरूलाई निकै शास्ति बेहोर्नु परिरहेको छ प्रयोगशालामा चेक जाँचका लागि सेवा लिन आउने बिरामीहरूले कम्तीमा डेढदेखि अढाई घण्टा कुर्नुपर्ने बाध्यता रहँदै आएको छ अस्पतालको पुरानो भवनमै रहेको प्रयोगशालामा न त व्यवस्थित छ न त सेवा नै सहज रूपमा पाउन सकिन्छ अस्पतालको अन्य केही सेवासँगै प्रयोगशाला सेवा पनि सहज रूपमा पाउन नसकिएको बिरामी तथा उनका आफन्तहरूले बताएका छन् स्वास्थ्य जाँचका लागि प्रयोगशालामा दिइने ब्लड दिसापिसाब खकार लगायत जाँच गरेको कुनै एक चिजको रिपोर्ट आउन कम्तीमा करिब डेढदेखि अढाई घण्टा खुल्नुपर्ने बाध्यता रहेको पहाड़ी जिल्लाबाट उपचारका लागि आउनुभएका भरत सिंह धामीले बताउनु भएको छ उहाँले आफ्नो श्रीमती ब्लडको रिपोर्टमा आउन करिब अढाई घण्टा खुल्नु परेको बताएका छन् अस्पताल बाहिरका निजी प्रयोगशालामा चेक जाँच गरेको भए आधा घण्टामै रिपोर्ट आउने थियो उहाँले भन्नुभयो अस्पताल भित्रै गरौ भनेर ब्लड जाँच गर्न दिएको अढाई घण्टापछि रिपोर्ट पाइयो अस्पतालमा ढिलो हुने कारणले कतिपय बाहिर गएर स्वास्थ्य चेक जाँच गर्ने गरेको उहाँको भनाइरहेको छ अस्पतालको प्रयोगशालाबाट ढिलो रिपोर्ट आउने कारणले गर्दा धेरै बिरामी र उनका आफन्तहरू बाहिरका निजी मेडिकलहरूमा गएर महँगो प्रयोगशाला सेवा लिन बाध्य भइरहेका छन् ओपिडीमा चेक जाँच गरेर डाक्टरले भनेअनुसार प्रयोगशाला सेवा लिन आउने बिरामीहरू जनसमस्यामा पर्ने गरेका छन् प्रयोगशालामा दुई भन्दा बढी समय लगाएर लिएको रिपोर्ट बिरामीहरूले ओपिडीका डाक्टरहरूलाई देखाउन नपाउने स्थिति घटिरहेको छ बिरामीहरू यस्तो समस्या शुक्रबारमा अझ बढी भोग्ने गरेका छन् आइतबारदेखि बिहिबारसम्म चार घण्टा र शुक्रबार दुई घण्टासम्म मात्रै हुने ओपिडी सेवामा प्रयोगशालाबाट चेकजाँच गरेको रिपोर्ट सबै बिरामीहरूले देखाउन नसक्ने स्थिति पैदा हुन थालेको हो रिपोर्ट डाक्टरलाई देखाउन नसकेमा बिरामीहरूले अर्को दिन आउनु पर्ने नभए सम्बन्धित डाक्टरहरूले काम गर्ने निजी क्लिनिकहरूमा गएर भए पनि रिपोर्ट देखाउनु पर्ने बाध्यता रहँदै आएको बिरामी तथा उनका आफन्तजनहरूको गुनासो रहेको छ यस पटक डडेलधुरामा मकै उत्पादनमा निकै वृद्धि भएको छ जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यो वर्ष जिल्लामा पन्ध्र भन्दा बढीले मकैको उत्पादन बढेको छ यो वर्ष बाह्र हजार सात सय उन्नाइस मेट्रिक टन मकै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभएको छ उहाँका अनुसार यो अघिल्लो वर्षको भन्दा पन्ध्र भन्दा बढीले उत्पादनमा वृद्धि भएको छ उपयुक्त समयमा पानी परेका कारण यस वर्ष उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ जिल्लामा कुल तीन हजार सात सय पैँचालिस हेक्टर क्षेत्र क्षेत्रफलमा मकै खेती गरिन्छ जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलाई अनुदानमा पाँच सय पञ्चासी हेक्टर क्षेत्रफलको लागि बिउ उपलब्ध गराएको थियो बझाङको सुरमादेवी मेलालाई मध्यनजर गर्दै सदरमुकाम चैनपुर बजार क्षेत्रमा तीन दिनसम्म मदिरा सेवन र बिक्री वितरण रोक लगाएको भए पनि मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले तीनजना पक्राउ गरेको छ मेलाको पहिलो दिन गए राति जिल्ला प्रहरी कार्यालयले मदिरा सेवन गरेका तीनजनालाई कारवाही गरेको छ सुनमादेवी मेला व्यवस्थापन समितिको निर्णय अनुसार मदिरा सेवन गर्नेलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ मदिरा बिक्री गर्न नपाइने भने पनि जिल्लाका अधिकांश व्यापारीहरूले लुकी छिपी बिक्री गरिरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बजाङका अध्यक्ष जगत खड्काले जानकारी दिनुभएको छ कैलालीको नारायणपुर गाविसका पाँचजना बालकलाई प्रहरले चोरीको आरोपमा पक्राउ गरेको छ पक्राउ परेका पाँचैजना एघारदेखि पन्ध्र वर्ष मुनिका रहेका छन् प्रहरी चौकी सत्तिका इन्चार्ज प्रहरी सहायक निरीक्षक गजेन्द्र चन्दले दिएको जानकारी अनुसार चोरीको आरोपमा पक्राउ पर्नेमा नारायणपुर गाविस वार्ड नम्बर आठ पदमपुरका एघार वर्षीय मनिष ठकुल्ला चौध वर्षीय सन्देश चौधरी पन्ध्र वर्षीय उद्धव चौधरी र वडा नम्बर आठ सुर्जीपुरका चौध वर्षीय तप्पे तपे ठकुल्ला र धनसिंहपुर गाविस वडा नम्बर चार झुगाका एघार वर्षीय सनी चौधरी रहेका छन् उनीहरू सबैलाई प्रहरले नारायणपुर गाविस वडा नम्बर छ बेलुवा चौराहाका मुकेश श्रेष्ठको पसलबाट दुई लाख रुपियाँ चोरी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ असै चन्दका अनुसार पक्राउ परेका उनीहरूबाट छब्बिस हजार आठ सय नब्बे रुपियाँ नगद विभिन्न ब्रान्डका चार थान नयाँ एन्ड्रोइड मोबाइल पचास र एक सय दरका पच्चिसवटा नेपाल टेलिकम र एनसेलका रिचार्ज र दुई थान चार्जर समेत बरामद गरिएको छ उनीमध्येका दुईजनालाई हिजो बिहान तीन बजे नारायणपुर गाविस वडा नम्बर पाँच डाँडा बोझीबाट बाटोमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको र अनुसन्धानपछि पाँचैजना नियन्त्रणमा लिएको प्रहरले जनाएको छ कैलालीको बौनियामा तेस्रो बरदगोरिया सेती लोकमार्ग कप दुई हजार त्रिहत्तर हुने भएको छ सडकपुर बौनिया युवा क्लबको आयोजनामा कार्तिक छ गतेदेखि बिस गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो क्लबले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता आयोजना गरिने बारे जानकारी दिएको छ भरतगुरिया सेती लोकमार्गको पहिचान तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला क्लब स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको प्रतियोगिताका संयोजक प्रमोद मल्लले जानकारी दिनुभएको छ युवा क्लबले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय प्रतियोगितामा देशभरका पञ्चासी टिमलाई पत्राचार गरेको आयोजकले जनाएको छ अहिलेसम्म बीसवटा टिम सम्पर्कमा आइसकेको संयोजक मल्लले जानकारी दिनुभएको छ क्लबले यसअघि पहिलो पटक क्षेत्रीय र दोस्रो पटक अन्तर्जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ प्रतियोगितामा विजेता टिमलाई रु एक लाख एघार हजार नगद सहित ट्रफी मेडल र प्रमाण रहेको छ भने उपविजेता उपविजेतालाई चौवालिस हजार चार सय चौवालिस नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ प्रतियोगिता सञ्चालनका लागि करिब पाँच लाख रुपियाँ खर्च हुने अनुमान गरिएको सडकपुर बौनिया युवा क्लबका उपाध्यक्ष जीवन विशीले जानकारी दिनुभएको छ प्रतियोगिताको भौतिक योजना निर्माण तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो दुई बजीतिर कैलालीको मसुरिया चार बडैपुरमा दुर्घटना मोटरसाइकल दुर्घटनामा पर्दा दुईजना घाइते भएका छन् पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से चार प चार शून्य नौ एक नम्बरको मोटरसाइकल बडैपुरमा सडकको नालीमा पल्टिँदा बर्दियाको थापापुर बस्ने वर्ष पैँतिसका सहदोज जीसी सामान्य घाइते भएका छन् मोटरसाइकलमै सवार सोही ठाउँकी एकतिस वर्षीय सुमिता जीसीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी छन् उनको कोहलपुर मेडिकल कलेजमा उपचार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 क्षेत्रभित्र प्रवेश गरेका तीनजना पक्राउ कैलालीमा चोरीको आरोपमा प्रहरीद्वारा पाँच बालक पक्राउ समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदिवेशलाई धन्यवाद तपाईँ हाम्रो समाचारहरू radio Unity dot com dot एनपीबाट पढ्न र सहायक बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हवस् समाचार बुलेटिनबाट हामी द्वय बिदा हुन्छौँ नमस्कार